ए बहार तिमीसँग बोलु बोलु लाग्छ ए बहार तिमीसँग बोलु बोलु लाग्छ आँसु पुछि तिमीसँग हाँसु हाँसु लाग्छ आँसु पुछे तिमीसँग हाँसु हाँसु लाग्छ ए बहा कति कति बत्तीहरू बल्नै सकेन कति कति बत्तीहरू बल्नै सकेन जलेको यो मुटु मेरो जलेको यो मुटु मेरो निभ्नै सकेन heart मनमा फुल्ने फुललाई सजाउन सकिन हो मनमा फुल्ने फुललाई सजाउन सकिन वनमा रम्ने कोइलीले झै वनमा रम्ने कोइली गाउन सकिन हो वनमा रहने कोइलीले जै गाउन सकिन ए बहा तिमीसँग बोलु बोलु लाग्छ ए बहा हाँसु पुछे तिमीसँग हाँसु हाँसु लाग्छ आँसु पुछे तिमीसँग हाँसु हाँसु लाग्छ ए बहा तिमीसँग